गाउँ बस्ती अनि भन्ज्याङ र चौतारीका स्वर लहरीहरू पाखा पखेरा अनि रोधी घरका सान लोक दोहोरीहरू आफ्नै पाखा आफ्नै भाका खाली विभिन्न श्रृङ्खलाहरू लिएर हप्ताको सातै दिन अपरान्ह चार दसदेखि पाँच बजेसम्म आइतबार तपाईँकै सहभागितामा मेरो स्वर अन्तिम भनेर जुनी फेरौला मैले मन छु सोमबारे तपाईँका आफ्नै सिर्जना तपाईँकी आवाजमा मेरो सिर्जना भन्छन् कोही बगैँचाको फुल राम्रो भन्छन् कोही पूर्णिमाको जीवन राम्रो म त भन्छु जिन्दगीमा भेटिएर छुट्नुभन्दा नभेटिएकै राम्रो मङ्गलबार हाम्रो गीत तपाईँको आवाजमा सुन्नुहोस् सुनाउनुहोस् Thank you. अखर मात्रै रेडियो खोलेको हजुरै बोलेको संसार परिन् बुधबारे लोक सर्जकहरूको पहिचान तपाईँबाट मलाई थाहा छ बिहिबार तपाईँका रोजाइका लोक भाका समेटिएको मेरो रोजाइ शुक्रबारे साताका उत्कृष्ट दस लोक भाकाहरू र शनिबार तपाईँको सन्देश तपाईँकै आवाजमा मेरो सन्देश नमस्कार म यहाँ सन्चै छु त्यहाँ पनि सन्चै हुनुहोला भन्ने पूर्ण आशा बोकेकी छु तपाईँकै सहभागितामा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्न नभुल्नुहोला सहभागी बन्न नछुट्नुहोला मात्र रेडियो सानीभेर एफएममा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सबको नमस्कार अनि यो चिसो चिसो लाग्दै गरेको मौसममा न्यानो न्यानो हार्दिक अभिवादन अनि नमस्कार है कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको प्रखाईमा बसिरहनु भएका हिमाल पहाड तराई भन्ज्याङ लेख विशेषमाका सम्पूर्ण श्रोता साथीमा प्राविधिक साथी चन्द्रबहादुर कवरसँगै म तपाईँकै दुःख सुखको सहयात्री साथी देवकुमार ओलीको तर्फबाट श्रोता कार्यक्रम आफ्नै पाखा आफ्नै भाका तपाईँ हाम्रै प्यारो स्टेसन रेडियो सानी फिर एफएम एक सय थोप्लाट सुनानब्बे थोप्लो दुई अनि इन्टरनेटको पहुँचमा आउने श्रोताले हामीलाई रेडियो सानोभिरी डट कममा लगइन गरेर पनि संसारभरि किस्सा सुनिरहनु भएको छ साथीसँगै तपाईँ हाम्रै मेलापातो वनपाखा लेक बेसी उकाली ओह्राली भन्ज्याङ चौतारीमा गाई बाख्रा सराउन घाँस काट्न अनि घट्ट पसल जाँदै गर्दा गाइने सुख दुःख मिलन भिसोडका भाका लोक भाकाको कार्यक्रम कार्यक्रम आफ्नै पाखा आफ्नै भाका प्रत्येक दिन अपरान्न चार दसदेखि बेलुकी पाँच बजेसम्म भिन्ना भिन्नै श्रृङ्खला लिएर आउने गर्दछ आज त्यही मध्येको एउटा श्रृङ्खला हो आइतबारको दिनमा चाहिँ मेरो स्वर तपाईँले आफैले तपाईँले पनि गाउन सक्नुहुनेछ गीत तर आफैले गाउन आउँदैन र आफैले बनाएका गीत छैनन् भने बजारमा चलेका कुनै पनि भाका गाउन सक्नुहुनेछ दसैँ आएको छ तपाईँ दसैँका गीत गाउन सक्नुहुन्छ लोक भाका गाउन सक्नुहुनेछ ठाडी भाका देउडा भाका चुटका भाका टिपिकल भाका तपाईँलाई कुन चाहिँ भाका गाउन आउँछ त्यही चाहिँ भाका तपाईँले गाएर चाहिँ हामीलाई एकदम आनन्द र सुनेर साथ दिने सबै सबैलाई सुनाउन सक्नुहुनेछ है दसैँ आयो तपाईँहरू के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ धेरै साथीहरू कति ससुरालीमा जाँदै हुनुहुन्छ कति माइतीमा जाँदै हुनुहुन्छ कति आफन्तकोमा जानुहोला कति चाहिँ पढ्न जानुभएका साथी पनि घरमा आइसक्नु भएको छ होला कति भोलि आउने कति पर्सि आउने तर्खर गर्नु भएको छ होला कति टिकाको अघिल्लो दिनसम्म पनि आउने तर्खर गर्दै हुनुहुन्छ होला फोन गरिराख्नु भएको छ होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ सुनेर पक्कै साथ दिनुहोला विदेशमा रहनुभएका साथीहरूको मन त्यसै खल्लो यसै खल्लो भएको होला घर परिवारलाई सम्झेर घरमा रहेका पनि आफन्तीको यादमा त्यसरी नै खल्लो महसुस गरिरहनु भएको छ होला जहाँ हुनुहुन्छ जे भए पनि यो दसैँलाई जसरी हुन्छ मनाऊ रमाइलो गरेर यदि रमाइलो हुँदैन भने आफैले रमाइलो मान्नपर्छ रमाइलो त मनले मानेपछि रमाइलो हो यदि मनैले रमाइलो मानेन भने कहाँबाट रमाइलो हुन्थ्यो र आउनुहोला म तपाईँसँग बेलुकी पाँच बजीसम्म रहिरहनेछु आज तपाईँले बजारमा चलेका कुनै पनि भाका गाउन सक्नुहुनेछ यदि तपाईँलाई गीत गाउन आउँछ भने मात्र फोन हान्नुहोला यदि आउँदैन भने सुनेर साथ दिनुहोला कति ठाउँमा पिङ बनाउनु भएको छ होला लिङ्गे पिङ पिङ अनि कति चाहिँ दसैँ तिहार आइसक्यो भनेर कति चाहिँ बल खेल्ने कतै चाहिँ खेलकुद प्रतियोगिता पनि गर्दै हुनुहुन्छ होला कति चाहिँ देउसी भैलोको लागि आजकलै तयारी गर्न थाल्नु भएको छ होला जे भए पनि सुन्नुहोस् है केटी साथीहरूको लागि शून्य अठासी पाँच तिस दुई सय एकानब्बे खुल्ला गरेका छौँ भने केटा साथीहरूको लागि शून्य अठासी पाँच तिस दुई सय बयानब्बे खुल्ला गरेका छौँ र विदेशमा सुनिरहनु भएको छ भने दुईवटा नम्बरमध्ये जुनमा हाने पनि हुन्छ अब भने लामो कुराकानी म मात्र यताबाट कति गरौँ र अब भने तपाईँसँग पनि कुराकानी गरौँ हामी एकजना साथी आउनु भएको छ कहाँबाट उहाँलाई म कार्यक्रममा स्वागत गर्छु कहाँबाट आउनु भएको छ नमस्कार जसरी नै जिन्दगी चलिरहेको छ जसरी नै जिन्दगी गरिरहेको डरमा त भित्रभित्रै मनमोटु गरिरहेको डरमा त भित्रभित्रै मनमोटु गरिरहेको डरमा त हजुर दादा नमस्कार नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हिरालाल हिजो फोन आउनुभयो हजुर हजुर हिरालाल आउनु भएको थियो हिजो फोन आनेका साथीसँग हामी कुराकानी गर्दैनौँ किनभने एक दिन बिराएर फोन हान्ने हामीले नियम बनाएका छौँ तपाईँले हिजो आउनुभएको भएको थियो भने आज फोनै प्रयास नगर्नुहोस् है अर्को साथी हुनुहुन्छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सीताओली सीताजी सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ सिमलीमा यहाँले आज दसैँ आयो कतिको लगाइरहेछ हौ सिमलीतिर दसैँ लगाइरहेछ है किनमेलका काम त भइसक्यो होला होइन भोलि फुलपाती हो कि आज अरे भोलि हो कि होइन कार्यक्रम कतिको सुन्नुहुन्छ सीता एकदम सुन्नुहुन्छ है त आज गीत गाउने होला है ल सुरु गरौँ नि त है हे कालो कौवा आँगनमा कराउँछ बाबा भन्दै छोरो बारे बराउँछ ए बारै छैन मनमा हर्ष घर सम्झेर फर्के आऊ परदेशी चाहिँदैन भो दसैँ तिहार खर्च आँगनमा कराउँछ बाबा भन्दै छोरो बारे बराउँछ

सीताजी यहाँलाई दसैँ खर्च नै नचाहिने है छोरो आइपुगेपछि हो <laughs> ए गीत मात्रै गाएको साँच्चीकै सबैको भाका बोल्ने गीत मिठो भाका गाउनुभयो यहाँलाई धेरै धेरै धन्यवाद सुटिन्छौँ नमस्कार नमस्कार सीता ओली हुनुहुन्थ्यो सिम्लीबाट भएको थियो सानो भएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बालकृष्ण डाँगे है सन्चै हुनुहुन्छ एकदम ठिकठाक छ नुवाकोटमा के गर्दै हुनुहुन्छ ए बसिराख्नु भएको छ लौ कार्यक्रम त सुन्दै हुनुहुन्छ कस्तो लागिरहेछ हो र के रमाइलो छ हल्का रमाइलो छ है <laughs> कुन गीत गाउनुहुन्छ आउँदैन ओहो नआउने मान्छेले किन फोन हानेको त ए हल्का हल्का आउँछ सुरु गरौँ झिमझिम सानोमा झिमका उपरेली भुतुकै हुन्छु मा आउनुभएको थियो जानुभएको छ तपाईँले त्यत्तिकै चाहिँ सहभागी मात्र भइहालौँ भनेर फोन चाहिँ नहान्नुहोला है यदि तपाईँलाई सीता जसरी गीत गाउन आउँछ भने अगाडि सीताले गाउनु भएको थियो त्यत्तिकै मिठो स्वरमा तपाईँलाई गीत गाउन आउँछ बजारमा चलेका गीतमा म पनि केही दम चाहिँ दिन सक्छु है भन्ने चाहना छ र सक्छु भन्ने चाहिँ हिम्मत छ भने मात्र फोन हान्नुहोस् नत्र भने त्यत्तिकै प्रयास चाहिँ नगर्नुहोला अरू साथीलाई पालो दिनुहोला अर्को साथी नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ विपना रोका मगर है विपनाजी सन्चै हुनुहुन्छ एकदम सन्चै अनि हामीलाई ठिकठाक छ है के हुँदैछ बरु त्यतातिर दसैँ कतिको लागेको छ ए ठिक ठिकै लागिरहेछ है लौ यहाँलाई पनि धेरै धेरै शुभकामना सुनेर बस्नुभएकाहरूलाई पनि है त हुने कार्यक्रममा आउनु भएको छ लामो कुराकानी चाहिँ नगरौँ होला अब कुन चाहिँ गीत गाउनुहुन्छ त हुन्छ सबै जम्मा भइसके म तिमी मात्र बिरानो ठाउँमा भन्छौ तिमी कसरी आँसु नछार आयो दसैँ तिहार आउ है पिहार पोहोर साल यो साल पानी रुने नपार के गाउँमा तिमी मात्रै बिरानो ठाउँमा भन्छौ तिमी कसरी आँसु नझर आयो दसैँ तिहार फर्की आऊ है तिहार पोहोर साल यो साल पनि रुने नपार आयो दसैँ तिहार फर्की आऊ है पियर ओहो रिसल यो सल पनि रुनि नपार दादा यति नै हस् कार्यक्रममा आइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छुट्टी हुँ नमस्कार विपणा रोका मगर हुनुहुन्थ्यो रुकुमकोटको मैबाङबाट आउनुभएको थियो जानुभएको छ अर्को साथी नमस्कार नमस्कार हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मनोजी सन्चै हुनुहुन्छ एकदम ए सल्यानमा के गरिराख्नु भएको छ मनोजले तपाईँको अवस्था कटेर पो आयो त हजुर पक्कै हुनसक्छ है लौ सुरु गरिहालौँ न त मनोजी ल लौ सुरु गरौँ माथि पर्यो आउनुभएको थियो जानुभएको छु मनोज विक सल्यानबाट उहाँको त आवाजै सुन्न सकिन अर्को साथीको सुनिन्छ कि नमस्कार हजुर दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर दादा जया कहाँबाट भन्नुभयो आवाजै बुझिएन कहाँबाट रे पिपलबाट जयाजी पिपलबाट भन्नुभयो हो ए जाजरकोटबाट हो ए के गर्दै हुनुहुन्छ जाजरकोटमा ए बजार जानुभएको थियो बजारबाट नुन तेल चामल कपडा लिएर जानु लाग्नु भयो है दसैँको लागि हो आहा

घर जयाजी जया बस्नेत हुनुहुन्थ्यो आउनु भएको छ जानु भएको छ अर्को साथी हुनुहुन्छ कहाँबाट नमस्कार हजुर दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म सल्यानको थारमारीबाट तुलाराम परियार भन्ने मान्छे दादा तिलाराम तुलाराम तुलाराम तुलाराम है हजुर जी हजुर सन्चै हुनुहुन्छ एकदमै सन्चै छु दादा बरु हजुर एकदम ठिकठाक छ सल्यानमा के गर्दै हुनुहुन्छ तुलारामले <laughs> अहिले त बसी बसिरहेको छ दादा हजुरको कार्यक्रम सुनेर बसिरहेको ए कार्यक्रम सुनेर बस्नु भएको छ है हजुर कस्तो लाग्दैछ कार्यक्रम एकदमै छिटै लाग्दैछ भन्नुपर्छ दादा म त धेरै पहिलादेखि पनि हान्थेँ फोनै लाग्दैन पहिलोचोटि लाग्यो लो पहिलोचोटि फोन लागेको छ आज एक गतिको दिन अब सधैँ लागोस् हामी कामना गर्छौँ सुरु गर्नुहोस् कुन चाहिँ गीत गाउनुहुन्छ हुन्छ हुन्छ दादा <coughs> हे दसैँ आयो तिहार नि आयो शुभ कामना सबै सबैलाई हे टिका लगाई ठुला आतले रक्षा दसैनी आयो तिहारनी आयो शुभ कामना सबै सबैलाई दसैँनी आयो तिहारनी आयो शुभ कामना सबै सबैलाई तुलरामजी धेरै धेरै धन्यवाद फेरि फेरि सम्झनुहोस् है हस् छुट्यौँ आउनुभएको थियो तुलाराम भन्दै हुनुहुन्थ्यो जानुभएको छ सल्यानबाट अब भने तपाईँको लागि मनै सुने मिठो भाका बजाउँछौँ पल्टनबाट छुट्टीमा आएको हाँसम बोलम मौकाले भेट भएको कति साथी नाच्नुहुन्छ कति साथी हाँस्नुहुन्छ त ल अब सुरु गरौँ है त हामी पनि यताबाट <laughs> ठिक छ अनि गाउँघरतिर सबै ठिक छ लु लाउरे पनि आयो चाडपर्व पनि आयो आज त माथि घरमा रोटी बस्नुपर्छ है अनि बहिनी छ नि त्यसलाई पनि बोलाउनु है अहिले मन लाग्यो आउँदैन नाच्न आइहाल्छु नि तिमी नाचेर त पहिला तिमी नाच न ए नाच्दै न म नाचिदेऊ हाम्रो पाल्टनमा यस्तै हो कस्तो लाग्यो नाच मैले बेटा होला भन्दै गाइदिएर वर्ष धेरै पछि भैयो बेटा मनमा लाछ हर्ष मनमा लाछ हर्ष आहा पल्टनबाट छुट्टीमा आएको हाँसम बोल कहिले भेट भएको विष्णु खत्री र विष्णु माझीको स्वरमा रहेको असाध्यै मिठो भाका तपाईँको माझमा राखेका छौँ हामीले तपाईँ पनि फोन हान्न सक्नुहुनेछ तपाईँलाई पनि गीत गाउन रहर छ भने शून्य अठासी पाँच तिस दुई सय एकानब्बे र शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा फोन हान्नुहोला एकजना साथी नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनुसा बुढा है अनुषाजी सन्चै हुनुहुन्छ एकदम सन्चै हजुरको हामीलाई पनि एकदम ठिक ठाक छ के गर्दै हुनुहुन्छ यहाँले पोखरामा ए त्यतिकै बसाबस ए पो हो पढाइ छैन ए आजकल त बिदा बिदा छ नि त दसैँ त आयो त हजुर आइरहेछ है हजुर साँच्चीको आयो हो त लौ

म त सानो रुनी हो तिम्रै बाटो हेरी हजुर दा यति नै अनुसाजी हजुर धेरै माया लाग्छ हो होइन त्यत्तिकै गीतमा मात्रै हो होइन होला क्या होइन गीतमा मात्रै कति धेरै माया लाग्दो रहेछ है हजुर <laughs> हुन्छ धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्ते अनुसा बुढा हुनुहुन्थ्यो पोखराबाट आउनुभएको थियो जानुभएको छ अर्को साथीलाई स्वागत गरौँ नमस्कार हेलो आउनुभएको थियो जानुभएछ अर्को साथीलाई स्वागत गर्छौँ तपाईँ पनि फोन हान्नुहोला नमस्कार हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर सुनिल केसी भन्नुभयो हो ए दिल्ली केसी पो भन्नुभएको त होइन झ्यारीबाङ घर भएर दिल्ली केसी अहिले मलेसिया घर चाहिँ सल्यानको झ्यारीबाङमा होइन त के छ मलेसियाको नयाँ खबर दसैँ तिहार आयो त मनमा खिन्नता भएको छैन कति पनि न्यास्रो ला छैन लागेर पनि के गर्नु र होइन

तिमी टाढामा पानी टाढा टाढा हुँदा माया छ धनियाँदा पश्चिम पूर्वको पूर्वको यामा फेरि कहिले हुने हो दुईटा जुर्बको साह्रै चिन्ता लाको छ मलाई शुभकामना हजुरलाई पछि जुर्बको

हजुर फेरि कहिले हुने खोज्दा दुर्गको दिल्लीजी दिल्लीजी हजुर अन्तमा कालीगढीको खानलाई कामले शुभकामना हजुरलाई हजुरको होली युनिटलाई अनि सम्पूर्ण साथीहरूलाई हस् यहाँलाई पनि धेरै धेरै धेरै धन्यवाद पश्चिम पूर्वको नमरी बाँचे कारली साँचे एक दिन पक्कै भेट छ राम्रोसँग बस्नुहोला आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला दसैँ तिहार अब यसै भयो त्यसै भयो राम्रोसँग मनाउनुहोला कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार ढिल्ली केसी हुनुहुन्थ्यो सल्यान घर भएरले चाहिँ मलेसियाबाट सम्झिनु भएको थियो अर्को साथी आउनु भएको छ नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनुष्का बुढाथोकी है अनुष्काजी सन्चै हुनुहुन्छ हामीलाई पनि एकदम ठिकठाक छ अनुष्काले के गर्दै हुनुहुन्छ रुकुमकोटमा पहिले त अध्ययन थियो दादा अहिले त त्यत्तिकै बिरामा यस्तै कामकाज हल्का कामकाज छ त्यस्तै गरेर बसिरह एहे दसैँ आयो रुकुमकोटमा कतिको दसैँ लागेको छ आइरहेछ भनौँ दादा आइरहेछ भनौँ है हुन्छ कार्यक्रममा आउनु भएको छ अब एउटा मिठो स्वरमा गीत गाइदिउँ न त है हुन्छ एकदम सुरु गर्नुहोस् आयो दिदी बहिनी आयो दाजु भाइ दसैँ आयो तिहार आयो शुभ कामना सबै सबैलाई दसैँ आयो तिहार आयो शुभ कामना सबै सबैलाई आहा यति नै है हजुर अनुष्काजी हजुर यहाँलाई धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्ते अनुष्का विषय हुनुहुन्थ्यो रुकुमकोटबाट आउनुभएको थियो टाढैबाट एकजना साथी आउनु भएको छ नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म ठ्याक्कै रुकुम घर भई हाल मलेसियाबाट महेन्द्र ओली सङ्गीतको स्वागत ओहो महेन्द्रजी हजुर सन्ची हो त एकदम ठिक छ हजुरलाई नि एकदम ठिकठाक छ धेरै समयपछि माया मार्नु भएपछि बल्ल सम्झिनु भएछ फोनै लाग्दैन अहिले पनि बल्ल बल्ल लाग्यो आहा यहाँले यति धेरै मिठो गीत गाउनुहुन्छ आज सुन्न पाइने भयो साह्रै खुसी लाग्यो हो मलाई त गाह्रो छ होइन पक्कै लागेको छैन रेडियोमा फोन लागेपछि त सबै रुगा खोकी खलास अनि कामकाज कस्तो चल्दैछ घरतिर आउने कहिले हो खै घरतिर आउने थाहै छैन ठिकै छ अहिले काम सिद्ध्याएर यसो रुममा रेडियो सुन्दै थिएँ फोन लाग्यो अहिले एकदम खुसी लाग्यो पहिला एउटा गीत सुनौ है कहिले फोन कट्यो भने यति मिठो स्वरको धनीको फेरि गीतै सुन्न पाइँदैन क्या प्रयास गर्छु ल एकदम पहिला प्रयास गरौँ त्यसपछि कुराकानी गरौँ ल पहिले साउको सकियो सुरिना तिमीलाई भेट्न आउने छु एक दिन दैको टिकाले सुख दुःख माने है चाड पर्व नसराते हजुर दाइ महेन्द्रजी हजुर घरमा भन्नुभयो हो खै खै कसलाई कसलाई कहाँ भन्नुभयो त हुन्छ जहाँ भए पनि भनिहाल्यो होइन त्यही त ठ्याक्कै मिलिहाल्यो नि कुरा महेन्द्रजी कति महिना भयो गएको गएको अब अठार महिना हुन लाग्यो होला ल राम्रोसँग बस्नु होला स्वास्थ्यको ख्याल राख्नु होला कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद छुट्टिन्छौँ है त हस् त नमस्कार हस् महेन्द्र ओली हुनुहुन्थ्यो खारा दुई झुल्नेटा घर भएर अलि चाहिँ सम्झिनु भएको थियो मलेसियाबाट अर्को साथी नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सुर्खेतको घोरेटाबाट कुन्ता शर्मा कुन्ताजी हजुर कता हो त घरमै घरमै हो माइत जानु भएन ए घरमा होइन माइतीमा पो छु त है अनि के गर्दै हुनुहुन्छ कुन्ताले ए हाम्रो कार्यक्रम सुनेर बस्नुभयो हो कस्तो लाग्दैछ कस्तो लागिरहेछ भनेको क्या एकदमै राम्रो लाग्छ हो र दसैँ तिहार कतिको आछ सुर्खेततिर यहाँलाई चाहिँ आ छैन है हजुर लो कार्यक्रममा आउनु भएको छ एउटा मिठो गीत सुनौ न आउँदैन त हो र अनि प्रयास गर्छ है लौ ल हे तिम्रो लागि ठुलै भो जागिर ठुलै भो जागिर सँगै मनाउला कति दुःख भावै छ घरमा सबै कुरा भेटमै फनाउला ठुलै भो जागिर ठुलै भो जागिर अब ओहो कुन्ताजी घर धान्न पनि साह्रै गाह्रो हुँदो रहेछ विदेशमा गएर काम गर्न चाहिँ कति गाह्रो भयो होला होइन ए मनको बह मात्रै पोखेको है ल सबै कुरा भेटमै भन्नुहोस् है कहिले आउनुहुन्छ अरे कहिले आउनुहुन्छ अरे कुन्ता शर्मा हुनुहुन्थ्यो सुर्खेतबाट जानुभएको छ अर्को साथी नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ प्रेम बाठा है आहा प्रेमजी सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ एकदम ठिकठाक छ बरु हजुरहरू के गर्दै हुनुहुन्छ गाउँघरमा दसैँ तिहार कतिको आएको छ ए जोतखनको कार्यक्रम चल्छ के दसैँ तिहार आउनु गाउँघरमा त होइन ल <laughs> रमाइलो भयो भने चाहिँ भन्नुहोस् है अनि कार्यक्रम त कतिको सुन्नुहुन्छ यहाँले सुन्नुहुन्छ नि होइन एकदम खुसी होइन त आज गीत त सुनाउने होला होइन प्रेमजी गीत त सुनाउने होला त अँ आइसक्यो त अब मन नहुने फेरि होइन <laughs> ल सुरु गरौँ है त फुल्यो बारीमा भरिलाई धानको बाला झुल्यो खेतैमा नेपालीलाई सुहाउँछ भरिलाई जमरा रातो ठिकैमा ए दसैँ आयो दसैँ आयो आहा प्रेमजी ठ्याक्कै पारेर चन्द्रजीलाई भने अस्ति भयो त उहाँले चाहिँ ढाका टुपी पनि लाउनु भएको छ र रातो टिका पनि लाउनु भएको रहेछ है हुन्छ राम्रोसँग बस्नु होला राम्रोसँग मनाउनुहोस् दसैँ है फेरि फेरि यसरी कुराकानी गरौँला आज भने छुट्टी नमस्कार प्रेम बाँठा प्रेम हुनुहुन्थ्यो आउनुभएको थियो खाराबाट प्रेम बाँठालाई धेरै धेरै धन्यवाद अब भने तपाईँको माझमा सधैँ मिठो भाका बजाउँछु म दसैँ आयो पिङ खेल्न जाउँला तिहार आयो देउसीमै रमाउला रामजी खाटको सुरमा रहेको यो मिठो भाका कसैले तिम्रो निम्ति खुसीले आओस् यो दसैँले तिम्रो निम्ति खुसीले आओस् दसैँ आयो पिङ खेल्न जाउला तिहार आयो देउसी मै रमाउला दसैँ आयो खेल्न सिरी धुन चम्किन थाल्यो जुमा लिङ्गे पिङ्खेली जमरा छरेर मनाउ दसैँ रमाइलो गरेर यो दसैँमा कसैलाई नि नपारोस् यो दसैँमा कसैलाई नि नपारोस् आयो पिङ खेल्न तिहार आयो देउसी मै रमाउला आयो आहा दसैँ आयो पिङ खेल्न जाउँला तिहार आयो देउसैमै रमाउला पक्कै पनि तपाईँको माझमा सधैँ मिठो भाका राख्यौँ रामजी खाड र साथीहरूले बनाउनु भएको यो मिठो भाका तपाईँको लागि राखेका छौँ कार्यक्रमको अन्त्यमा पनि आउँदैछौँ हामी तपाईँले भर्खरै रेडियो ट्युन गरेर सुनिराख्नु भएको छ भने यो रेडियो सानीभेरी एफएम एक सय थोप्लो आठ सय थोप्लो दुई मेगाज अनि रेडियो सानोभेरी डट कमबाट पनि हामीलाई एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम आफ्नै पाका आफ्नै भाकाको आज आइतबार श्रृङ्खला हो मेरो स्वर अब आफैले गीत गाउनुपर्छ है अर्को साथी नमस्कार हजुर दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कल्पना विश्वकर्मा है सन्चै हुनुहुन्छ कल्पनाजी एकदमै सन्चै है त के गरिराख्नु भएको छ डाँडा सिबाङमा अहिले ए घर पतेर भ्याइयो टक्कै कमेरो लाउने हो हजुर टक्कै कमेरो लाउने कि नलाउने कमेरो चाहिँ नलाउने नलाउने है तर घर लिपेर चिटक्क पार्ने होइन त कल्पनालाई गीत गाउन कि आउँदैन

घर सम्झेर फर्किआउ परदेशी चाहिँदैन बुढा तिहार खर्च घर सम्झेर फर्किआउ परदेशी चाहिँदैन बुढा तिहार खर्च हजुर दादा दसैँ खर्च चाहिएन है यहाँको निम्ति बुढो नै आइपुग्दै हुन्छ होइन त हजुर यहाँको निम्ति बुढो नै आइपुग्यो हुन्छ है हुन्छ छुट्टी नमस्कार कल्पना बिक हुनुहुन्थ्यो छिबाङबाट गइसक्नु भएको छ अर्को साथी नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भीमबहादुर रसाइली है भीमबहादुरजी सन्चै हो ठिक ठाक छ बरु नुवाकोटको नयाँ खबर के छ काम छ ए जोतखान भइरहेछ घाम लागिरहेछ असाध्यै रमाइलो छ है हजुर नयाँ ल राम्रोसँग बस्नुहोस् दसैँ आयो अब रमाइलो गर्नुपर्छ कार्यक्रममा आउनु भएको छ कुन गीत गाउने लौ त सुरु गरौँ बहिनी आएन आउनुभएको थियो जानुभएको छ भीमबहादुर रसाइली नुवाकोटबाट अर्को साथी नमस्कार दसैँ तिहार लाग्यो होला तिहार मेरो गाउँमा दर्शन गरे बाबा आमा कोमल तिम्रो पाउमा छुट्टी छैन परदेशीलाई टिका अनि जमरा लाउन रोइली बिच बडा दसैँ बिरामी ठाउँमा हजुर त्यसमा सर नमस्कार अनि ह्याप्पी दसैँ है त ओहो नमस्कार हजुर नमस्कार यहाँको घर चाहिँ कता पर्छ यति मिठो शब्दसँग भयो एकदमै पुरानै आवाज के रोल्पाली खिम्बी बसोली मलेसियाबाट घर चाहिँ राख्छन् गुरासिया पर्छ है त ओहो खिम्बी बसे हजुर सर आमा बाबाका कोमल पामा ढोक गर्न पाए कति हुन्थ्यो होला यतिखेर है के यस्तै छ अब बाध्यता विवश समय र परिस्थिति है मलेसियामा हुनुहुन्छ गएको कति भयो खेम्जी अहिले चाहिँ समथिङ तिन वर्ष हुँदैछ डेढ महिना बाँकी छ ए अब आउने घर हजुर हजुर म आउँछु ठ्याक्कै गनेर छ सडचालिस दिन पछाडि ओहो सडचालिस दिन हजुर हजुर दिन त आइपुगेछ त है नजिकै रहेछ तर किन अब जसित्यारले चाहिँ अलिकति बिस्तारै चाहिँ विदाय गरियो के विदाय गरियो होइन त हजुर हजुर राम्रोसँग आउनु होला अब कार्यक्रममा आउनु भएको छ सुनेर त पक्कै साथ दिनुहुन्छ होला होइन त एकदमै सुनिरहेको छु कार्यक्रम सुनेर बसिरहेको थिएँ लास्ट लास्टमा फोन लाग्यो होइन अब छुट्टीको समयमा चाहिँ परे अब फोन ट्राई गर्न पाउँछ होइन तर अब रेडियो चाहिँ सुनिरहेको छु म ड्युटीको टाइम पनि ल धेरै साथीले विदेशमा अब मेरो यति महिना बाँकी छन् उति महिना बाँकी छन् भर्खर गएकालाई यति वर्ष बाँकी छन् भनेर गर्नुहुन्छ यहाँले चाहिँ सडचालिस दिन भोलि चाहिँ छयालिस दिन होला पर्सि चाहिँ अब पैँतालिस दिन होला होइन एकदमै के के गर्नु बाध्यता छ कि घर परिवारको निकै याद आइरहेको छ यति बेला होइन अब त्यही नै गाउँहरूको एकदमै माया लागिरहेको छ अब दिन गरेरै बस्नुपर्ने अवस्था बन्छ होइन ल एक दिन गर्दा दुई दिन गर्दा गइहाल्छ अब कार्यक्रममा आउनु भएको छ एउटा गीत गाइदिउँ है त अब हुन्छ रेपमा शर्मा गीत गाउँछु है त हुन्छ नमुछे आमा दही माटी माटीका नछारे जमरा दैवले पर्दा उठायो आमाउदिन फर्केर मखमाली फुल्दा बर्सी धान चुल्दा पहिनी आउने छिन् दैलाको तस्बिर हेरेर बहिनी सम्झेर रुने छिन् नमुचे आमा दही मटिका छरे जमरा दैवले पर्दा उठायो आमा आउँदिन फर्केर हस् खिमजी धेरै धेरै धन्यवाद राम्रोसँग बस्नुहोला राम्रोसँग नेपालमा आउनुहोस् है हजुर हस् यहाँलाई पनि धेरै धेरै शुभकामना छुट्टिन्छौँ नमस्कार खेम बिबस ओली हुनुहुन्थ्यो मलेसियाबाट अन्तिम साथीसँग कुराकानी गर्दैछौँ कहाँबाट हुनुहुन्छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाजले त केही पारिदिएला जस्तो भएन है आवाज कति सुनिएन भनेको क्या सल्यानबाट के भन्दै हुनुहुन्थ्यो आमाको आवाजै कटेर आयो केही सुन्न सकिएन अर्को साथी हुनुहुन्छ नमस्कार हेलो हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मनिषा तिरुवा मनिषाजी के गर्दै हुनुहुन्छ ए बारीमा घाँस काट्न जानुभएको छ एक्लै साथी लिनु भएको छ एक्लै जानु भएको छ है अनि कार्यक्रममा आउनुभयो सुनिराख्नु भएको त हामीलाई अब एउटा गीत गाउनुपर्छ अन्त्यमा छौँ है त हुन्छ एक अर्देशी के निस्तुरी हुँदा पछुट सको तिमीलाई कहाँ गयो भने किता सारा परदेशमा रुँदै पछौ कि दसैँ तिहार मन लगायो तिमी बिना मेरो त छैन कस ए परदेशी के मिस्टुरी हुँदै पछौ कि देशी सुख तिम्रै कहाँ गयो भनेर कि छ तेरा परदेशमा रहँदै पछकियो मनिषाजी हजुर कति धेरै माया लाग्छ है लाग्छ दादा के गर्ने होला लाग्छ तर समय र बाध्यताले टाढा बनाइदियो है तर भेट हुन्छ चिन्ता नगर्नुहोस् है त हस् छुट्टी नमस्कार, नमस्कार मणिसा तिर हुनुहुन्थ्यो जाजरकोटबाट आजको अन्तिम साथी अब भने छुट्टिएर जाने बेला भएको छ छुट्टिएर जानुभन्दा पहिले अहिलेसम्म साथ दिने साथीहरूलाई एकचोटि सम्झिन्छु सीता ओली सिमलीबाट बालकृष्ण डागी नुवाकोटबाट विपना मगर रुकुमकोटबाट मनोज विक सल्यानबाट जया बस्नेत जाजरकोटबाट तुलाराम प्रियार सल्यानबाट अनुष्का बुढा पोखराबाट दिल्ली केसी मलेसियाबाट अनुषा बुढा पोखराबाट दिल्ली केसी मलेसियाबाट अनुष्का बेसी रुकुमकोटबाट महेन्द्र ओली मलेसियाबाट कुन्ता शर्मा सुर्खेतबाट प्रेम बाठा खाराबाट कल्पना बेक छिबाङबाट भीमबहादुर रसाइली नुवाकोटबाट खिम ओली मलेसियाबाट र अन्त्यमा मणिषा तिरुवा जाजरकोटबाट सबैजनालाई धेरै धेरै धन्यवाद अहिलेसम्म रेडियो सुन्नुभयो तपाईँलाई धन्यवाद अनलाइनमा सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद फोन लगाउन प्रयास गर्नुभयो तर लगाउन सक्नु भएन तपाईँलाई पनि धेरै धेरै धन्यवाद है र मलाई अहिलेसम्म प्रविधिमा रहेर साथ दिने प्राविधिक साथी चन्द्रबहादुर कौरलाई पनि धेरै धेरै धन्यवाद सन्चै छ भनिदिनु तपाईँको माझमा साध्यै मिठो भाका छ अमित परिया र राधिका कामालले गाउनु भएको त्यसै गरी सङ्गीत बनाउनु भएको छ किरण बाबु पुण्य तपाईँको माझमा सन्चै छ भनिदिनु असाध्यै मिठो नाचौँ नाचौँ लाग्ने खालको भाका तपाईँको माझमा छोड्दै म तपाईँकै दुःख सुखको सहयात्री साथी देव कुमारले छुट्टिन्छु नमस्ते शुभ सन्ध्या